आदरणीय श्रोता आज दिउँसो उहाँलाई मैले अस्पतालको छेउमा उहाँ बिरामी भएर उपचार गर्ने पैसा नभएपछि उहाँ हुँदै मसँग कुराकानी गर्नुभयो र मेरो मन काटियो र मैले उहाँलाई आजको जीवनको कोरिटोमा यो कथा व्याथा सुनाउन ल्याएको हुँ अनि दिदी तपाईँ बिमारी भएको कहिलेदेखि हो म बिरामी भएको भयो दुई तिन महिना सर मैले त एक हप्ता भयो मैले त पर्ची लेखाएको दबाई खाने पैसा नभएर म त्यतिकै फर्केर गएर बसेँ आज हिजो एक सय रुपियाँ दाम कसले दिएको थियो र त्यही ल्याएर त्यसैको दबाई ल्याएर फर्किँदैछु नि सर मेरो केही छैन उपाय काम गरेर खान पनि सक्दिनँ बिमारी छु काँसो लगाइरहेको छ दबाई खाइरहेको छु मेरो कमाई केही छैन मलाई दिने मान्छे कोही छैन सर मैले कति राम्रो ठाउँमा गएर इलाज पाउँदा मेरो कमाइ भए मलाई कोही कमाएर दिने भए मेरो इलाज गर्दा के गरौँ मेरो केही छैन उपाएर यस्तै मरिछु म त कुरा भयो गरिब जनताहरूको अवस्था यस्तो छ जसको न कुनै बास छ न बिहान बेलुकी खाने घाँस छ न कपास छ यस्तो अवस्था छ तर यो देशको एउटा नेता बिरामी भयो भने लाखौं करोडौं खर्चेर विदेशमा उपचार गर्न पुगिन्छ उहाँहरूलाई स्वदेशको उपचारले पनि पुग्दैनन् तर जनताको अवस्था भने यस्तो छ बिरामी हुँदा उपचार पाउन सकेका छैनन् भोकमा खाना पाएका छैनन् तर नेताहरूको यो जुवाको लडाईँ अनि त्यसपछि सुख सुविधाहरू हेर्नुहोस् त कस्तो छ यसर्थ पनि यस्ता गरिब असहाय जनताहरूको आवाज हामीले उठाउनु पर्छ भन्ने सोचेका छौँ उठाउनु पर्छ र यिनीहरूको हामी जनताबाटै यिनीहरूलाई उद्धार गर्नुपर्छ यो सुकुम्बासी जग्गाका लागि कसै कहाँ जानु भएन कुनै नेता कहाँ जानु भएन म सुकुम्बासीको लागि गएको सर मलाई जहाँ आफ्नो गाविस मिल्छ यहाँ मिल्दैन भन्नुहोस् सरहरूले मैले भुवन सेरेटर सरसित भनेर जनता न मेरो त्यति त्यति भिडाइदिनुहोस् भनेर मैले त्यति कागज लिएर भिडाउन पठाएँ त्यो कागज तेरो यहीँ भएको छ भिडाउन पर्दैन भनेर मलाई वापस फर्काइदिनु भयो बाउ उहाँले हामीले भइसक्यो भन्न बाउ दिन ल बाउ नदिन ल त्यो कागज फिर्ता दिनु दिनुभयो म रुँदै फर्केर आएर गएर बसिन्छु सर मैले केही उत्तर पाइनँ त्यसको अनि यी छोराछोरीलाई स्कुल त हालिदिनु भएको छ नि स्कुल त गएछन् कुरो सर नानी बाबुले हामीलाई फिस चाहियो भन्दै रुँदै आउँदै कल्लाउँदै गर्छन् मेरो केही छैन खाजा खर्च छैन चौध दसैँको दिन आएर सर मेरो चर्चाले बासी भात खाएर स्कुल गए गराउँदाखेरि पकाउने चामल थिएन हिजो साँझको भात खाएर स्कुलको दुनियाँका घरमा मासु भात पाक्नु छ मेरा छोरछोरी रुँदै गयो त आमा भोकला भोकला भन्छन् मेरा घरमा बेलुकी चुलो आगो बोलेन यो सरकार केही बोल्दैन यस्तो देख्दा पनि नारामै सीमित गर्यो जनताको मरमा साथ बालो बालोस काम गर्नेको घरमा खोइ हाम्रो दिलमा त घामै लाएन खोइ हाम्रो दिलमा त घामै लाएन जसको शासन आए पनि जनताको शासन आएन जसको सरकार चाहिँ नपाए गर्न सक्ने अनि कसैको जिठो बर्तन धोएर ल्याएर खुवाउँ कसैको कपडा धोएर ल्याएर खुवाउँ त्यो पनि छैन आफ्नो घरबास पनि केही छैन मलाई कति आपत परिरहेछ सर के गर्यो मेरा छोराछोरीको बिचल्ली भएको छ न मैले मेरो थात बाँच्छ न घर बाँच्छ तिनलाई त्यहीँ राखेर पनि मलाई रात न दिन घरबेटी आएर मलाई बस्न नदिएर मेरो बुल्ला थाङ्ग्रा बाहिर फालिदिइरहनु पारा तिर्न रहेछ सर चार महिना भयो केले तिरु म बिरामी भएर ओछिनको ओछिन्छु मेरो उपाय केही जात छैन त्यो भाडा तिर्नेको भाडा तिर्न सक्नु भएन कति छ मासिक भाडा त्यो भाडा तिर्न पर्ने चार महिनाको त्यो भाडा छ महिनाको सोह्र सय छ सर अब दुई हजार गरिदिन्छु भन्नुहुन्छ सोह्र सय छ यता त्यता गरेर तिरुला भन्छु कहिले पनि मेरो उपाय भएन आज पनि निस्के भन्छन् भोलि पनि निस्के भन्छन् निस्केर कहाँ जाऊँ म घर भाषा पनि घर जान्थेँ कमाएर खान सक्ने बाहिर गएर कमाउँदा अन्त कोठा साह्रो अनि पनि मेरो एउटा ग्यास चुलो छैन सर दाउरा बाल्ने कोही मिलेन मलाई ग्यास चुलो नभएर मैले कोही गएर पनि मैले कतै कोठा पनि पाएन मलाई कोही मिलेन के गरौँ त्यही कोठा नपाउँदाखेरि मलाई जस्तै गरायो भने त्यहीँ बस्न पर्ने भयो त्यहीको पनि किराया तिर्न सकेको छैन म यस्तै बिचल्ली छु मलाई जिन्दगी गुजारा गर्न साह्रै गाह्रो भइरहेछ न मलाई छोराहरूको सारा छ न मलाई कोही संस्थाको सारा छ न गाउँ छिमेको सारा छ सर म कहाँ जाउँ के गरौँ बाँच्न भन्दा मलाई मर्न निको भइरहेछ मैले के गरौँ विशेष गरेर तपाईँको छोरा विशाल तपाईँको श्रीमान बित्ने बेला त्यस्तै सात वर्षका थिए होला तिनले बुवाले चलाउने आरन चलाएर भाँडा देख्दाखेरि म सहित जो जानुभएको थियो धेरैको एकदमै मुटु भक्कानी हो दिदी अहिले पनि तिनले बिहान बेलुकी आरन चलाएको देख्छु त्यत्रो बालखाले बाबुको पिनो थामेका छन् तिनको खुट्टामा चप्पल देख्दिन तपाईँको छोरीको खुट्टामा पनि चप्पल देख्दिन त्यो दृश्य देख्दाखेरि मन त काटिन्छ तर सधैँभरि खल्तीबाट झिकेर दिन नसकिने भएपछि सबैले सहयोग गर्नुहुन्थ्यो कि भनेर मैले तपाईँलाई यो आजको जीवनको गोरेटोमा लिएको हुँ दिदी तपाईँले रेडियो सुनेर बस्नुहुनेलाई के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्न धन्यवाद दिन चाहन्छु सर मैले कसैले मलाई केही सहयोग गर्न सक्नुहुन्थ्यो कि देश विदेश भएको दिदी दाई भाइहरूले मलाई केही सहयोग गर्न सक्नुहुन्थ्यो कि भनेर सबैलाई मैले मेरो आवाज सुनाउन चाहन्छु मेरो छोराछोरीको बिचोली परेको भएर मेरो छोराछोरीलाई घाँस बाँसमा केही रोकिदिन राखिदिन सक्नुहुन्थ्यो कि भनेर मैले यसको लागि मैले सबैलाई सुनाउँछु भनेर चाहन्छु सर मैले के गर्न सक्छु र अरू के छ र मेरो उपाय सबैका सहयोगले गर्दाखेरि मेरो नानी बाबुलाई हुन्थ्यो कि भनेर ए सर मलाई त्यत्तिको मेरो बिचोली पार्दाखेरि पनि मलाई कोही जातले सहायता दिने मान्छे होइन आज मेरो छोरछोरी लगेर म कहाँ बाटो बिचमा म ताङ्रा बोकटो फालिदिएर म निस्केर जाने उपाय छैन ईश्वर मेरा छोरीलाई बोकेर म कहाँ जाउँ मेरो दुला बाबुले मलाई कोही लगाएर राख्नु त केही ढङ्ग टुङ्गो लाग्नु म कहाँ जाऊँ न मेरो पनि सारा दिने मान्छे कोही छ न मेरो छोरछोरीले गर्न सक्ने छन् साना दुइटा छन् म त्यस्तै बिमारी छु ईश्वर मेरो के छ र उपाय मेरो दबाई खाने उपाय पनि छैन सर म कहाँ जाम के गर्यो तपाईँको साराले यसो मलाई केही सहायता गर्नुहुन्थ्यो कि भनेर सुन्नुहोस् न अनि तपाईँको पुर्कोट दमा तपाईँलाई यसो हेरविचार गर्ने दाजुभाइहरू छैनन् मेरो दाजुभाइ कोही छैन सर एउटा जेठा हुनुहुन्छ जेठाजु गएर मधेसतिर कहाँ बस्नुहुन्छ कहाँ मलाई थाहा छैन र मर्नु हो मेरो गोसा एउटा मात्रै हुनुहुन्थ्यो त्यही मेरो गोसालाई पनि मार्दै कोही छैनन् मेरो पनि कोही छैन एउटा आमाजी दाई हुनुहुन्थ्यो उहाँले भन्नुभयो किरे गर्ने ठाउँ नभए कि डङ्काई राणी तैँले मारेको तँ ज्यान मार तँलाई लगेर हामीले थुनाउँछौँ कुटाउँछौँ पिटाउँछौँ मैले भने सर म कहाँ जाऊँ मैले के गरेर साह्रो पाउँछु र मलाई त्यस्तो त्यस्तो हुँदो गऱ्यो भने म सहेर बसेँ सर म अब अहिले कहाँ जाऊँ के गर्यो मलाई मलाई यो राडी हो भन्छ यताउति हिँड्दाखेरि पनि मलाई दुनियाँले छिचिराखिन गराउँछन् अपराध गर्छ मेरो जाने ठाउँ यसरी कयौं जनताको बस्ने बास छैन एउटा घडेरीको टुक्रा छैन तर यहाँ कतिपयले दुनियाँ सार्वजनिक जग्गा समेत बिस्तारै बिस्तारै कब्जा गर्दै गर्दै गएर कयौं बिगा जमिन बनाएर बसेका छन् उनीहरूको त्यो जमिन जोतेर खेतीपाती गर्न समेत सकेका छैनन् ओगटेर मात्रै बसेका छन् तर गरिब जनताको अवस्था यस्तो छ त्यस कारणले पनि अब क्रान्तिकारी भूमि सुधार यो देशमा लागू हुनुपर्छ यस्ता जनताले घरबास पाउनुपर्छ यस्तो मान्छेहरूलाई दलका नेताहरूले खोजिनुपर्छ तर दुर्भाग्य सदरमुकाम तमगासकै काखमा दसचोटि दलका नेता उनका कार्यकर्ताहरू अन्य देख्ने ठाउँमा यो परिवारको दुःख सुख के छ यिनको बस्ने बास छ कि छैन अवस्था के छ भनेर सोध्ने समेत गरेको पाइँदैन यसर्थ पनि आज हामीले उहाँलाई ओजेलका खबरको यो जीवनको गोरेटोमा ल्याएर सबै दलका नेताहरूको ध्यान आकृष्ट गराउने र जहाँ जहाँ रहनु भएको छ नेपालीहरू उहाँहरूले यो परिवारलाई उद्धार गरिदिनुहोस् भन्ने आग्रह गर्दछौ अन्तिममा के भन्न चाहनुहुन्छ दिदी सर मैले सबैसित जमले हात गर्छु मेरो पीडा वेदनाको बारेमा सबैले मलाई सहयोग गर्नुहोला भनेर मैले मेन्जामले हात जोड्छु हवस् सर अनि तपाईँलाई कसैले सहयोग गर्न चाहनुभयो भने तपाईँको फोन नम्बर छ कि छैन सुनाउनुहोस् न छ भने मेरो खुट्टा लाउनु चप्पल त छैन फोन कहाँबाट हो सर मेरो फोन पनि छैन केही छैन उहाँको फोन नभए पनि यदि सहयोग गर्न चाहनुहुने महानुभावहरूले मेरो आफ्नै फोन नम्बर अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सम्पर्क राखेर सहयोग गर्न सक्नुहुनेछ भन्दै उहाँको जीवनको गोरेटो यही बिट मार्न चाहन्छु हुन्छ है त दिदी हजुर सर हुन्छ सर मलाई जसरी हुन्छ हजुरले मेरो पनि पिर मर्का हजुरले बुझिदिनु होला यस्तै दुःख पाइछु है त सर मैले बुझ्ने होइन यो सुन्ने श्रोताले बुझिदिनु होला भन्ने आग्रह गर्दै बिदा चाहन्छु है त ए सर म कसो गुरु म कहाँ जाउँ न मेरो थात पर्छ न मेरो जाने ठाउँ छ दुई भएको छ म के गुरु अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ हवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी म यसलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते